नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ सुनिरहनु भएको अपराह चार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म अनिता सरकारले प्रधानमन्त्री सुशील कोइराला अमेरिकाबाट फर्किए लगत्तै छब्बीस सभासदहरू मनोनित गर्ने भएको छ सत्तारूढ़ दलले मोटामोटी मनोनयन गर्ने सभासदहरूको नाम तयार गरिसकेकाले कोइराला नेपाल फर्किए लगत्तै उनीहरूको नाम घोषणा गर्ने तयारी भएको एक मन्त्रीले जानकारी दिएका छन् प्रधानमन्त्री कोइराला स्वदेश फर्किए लगत्तै संविधान निर्माणमा देखिएका असहमति संविधान सभा बाहिरका दलहरूसँगको छलफलले पनि निरन्तरता पाउने बताइएको छ भोलि बस्ने मन्त्री परिषद बैठकले सबै पार्टीबाट आएका नामहरूको छनौट गरी अन्तिम नामावली तयार गर्ने बताइएको छ अहिलेसम्म कंग्रेस एमाले अन्य दलहरूले सम्भावित नाम सिफारिश गरिसकेको र अब एकीकृत नेकपा माओवादी लगायतका दलहरूको नाम आएपछि छब्बीस जनाको टुङ्गो लाग्ने बताइएको छ यसैबीच प्रधानमन्त्री सुशील कोरेलाको नेपाल फर्कने मिति भोलि तय हुने भएको छ नेपाली समय अनुसार भोलि साँझसम्ममा उहाँको नेपाल फर्कने टिकट तय हुने बताइएको छ फोक्सोमा दाग देखिएपछि उपचारका लागि उहाँ गत असार दुई गते अमेरिका जानुभएको हो राज्यको पुनर्संरचना राज्य शक्तिको बाँडफाँड विषयमा प्रमुख दलका शीर्ष नेताहरूसँग समितिले अनौपचारिक छलफल गर्ने भएको छ संविधानसभा सचिवालय सिंहदरबारमा बसेको समितिको बैठकले अघिल्लो संविधान सभा अकल्पनीय रूपमा विघटन भएको मुख्य कारक भएको भन्दै सहमतिमा पुग्न प्रमुख दलहरू बीचमा पुनः औपचारिक अनौपचारिक छलफल गर्ने निर्णय गरेको छ राज्यको पुनर्संरचना र राज्य शक्तिको बाँडफाँड विषयमा दलहरूबीच सहमतिमा नपुग्दा अघिल्लो संविधान सभा विघटन भएको थियो समितिका सभापति डाक्टर बाबुराम भट्टराईको अध्यक्षतामा सम्पन्न बैठकले सहमति जुटाउन शीर्ष दलका शीर्ष नेताहरूसँग अनौपचारिक वार्ता तथा छलफल गर्ने निर्णय गरेको छ नेपाली कंग्रेस र नेकपा एमाले सामर्थ्यका आधारमा सातदेखि एघारसम्म प्रदेश निर्माण गर्न सकिने धारणा सार्वजनिक गर्दै आएका छन् भने एकीकृत नेकपा माओवादीको पहिचानका आधारमा एघार भन्दा बढ़ी प्रदेश निर्माण हुनुपर्ने भनाइरहेको छ छलफल गरी सहमतिमा पुग्नका लागि तीन दिनको समय सीमा तोकिएको र समितिको आगामी बस्ने बैठकले यस विषयमा सहमति जुटाउने बताइएको छ अर्थमन्त्री डाक्टर रामचरण महतले चालू आर्थिक वर्षको बजेट कार्यान्वयनमा कुनै समस्या नभएको बताउनु भएको छ काठमाडौँमा भएको कार्यक्रममा अर्थमन्त्री महतले पेशकी खर्च विधेयक पारित हुने बित्तिकै बजेट कार्यान्वयनको चरण शुरू हुने बताउनु भएको छ आफू बजेटको कार्यान्वयनको विषयमा गम्भीर भएको भन्दै अर्थमन्त्री महतले बजेट शत प्रतिशत कार्यान्वयन हुनेमा ढुक्क हुन समेत आग्रह गर्नुभएको छ आफूले अर्थ मन्त्रालयका उच्च अधिकारीहरूलाई बजेट कार्यान्वयनतर्फ ध्यान दिन आग्रह गरेको भन्दै अर्थमन्त्री महतले संसदबाट पेशकी खर्च विधेयक पारित हुने बित्तिकै बजेट कार्यान्वयनमा जाने बताउनु भएको छ मुलुकको आर्थिक वृद्धिलाई ध्यानमा राखेर संसदमा विभिन्न विधेयक पेश भएका छन् अर्थमन्त्री महतले विदेशी लगानी भित्राएर देशलाई विकसित गर्ने कुरामा सरकार संवेदनशील भएर अगाडि बढ़ेको बताउनु भएको छ कार्यान्वयन गर्न नसके जति राम्रो बजेट ल्याए पनि त्यसले कुनै अर्थ नराख्ने भन्दै अर्थमन्त्री महतले बजेटको कार्यान्वयनकै लागि विधेयक र टाइम बाउण्डको कुरा सहित काम अगाडि बढ़ाएको जानकारी दिनुभयो फिलिपिन्सको राजधानी मनिलामा आएको आधीबाट मर्नेको संख्या अडतीस पुगेको छ आँधीका कारण पाँच लाख तीस हजार मानिसलाई अन्यत्रै सारिएको त्यहाँको राष्ट्रिय प्रकोप व्यवस्थापन परिषदले जनाएको छ आँधीका कारण राजधानीमा विद्युत आपूर्ति ठप्प भएको छ लाखौं मानिसले दक्षिण पूर्वी प्रान्त छोडिसकेको समाचारमा जनाइएको छ अहिलेसम्म विद्युत आपूर्ति सुचारू हुन सकेको छैन अधिकारीहरूका अनुसार आँधीबाट दस लाख मानिस प्रभावित भएका छन् र श्रीलंका र अफ्रिका बीचको पहिलो टेस्टको दोस्रो दिनको खेल अहिले पनि जारी छ टस जितेर पहिला ब्याटिङ गरेको अफ्रिकाले आज दोस्रो दिनको खेल चलिरहँदा आठ विकेटको क्षतिमा चार सय पाँच रन बनाएर खेलिरहेको छ पहिलो दिनको खेल सकिँदा अफ्रिकाले दुई सय अडसठी रनमा पाँच विकेट गुमाएको थियो अफ्रिकाका लागि डिएनएलले एक सय तीन फाब्डु प्लेसिस अस्सी तथा क्विन्टन दे कुकले एकाउन्न रन बनाएर बाहिरिएका छन् बलिङतर्फ श्रीलंका सुङ्गारा लक्मले र डिलुवान पारिलाले समान तीन तीन तथा रंगना हेरातले र एङ्गेलो म्याथ्युसले समान एक विकेट हात पारेका छन् हौस् त यसका साथै अपराह चार बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भए नमस्कार यस अर्पण खबरको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी बिच बाटो बिजुली बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ठुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल सँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इंग्लिश जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी देनी चार पर्सा नारायणी डेभलपमेन्ट को माथि मोबाइल अन्ठानब्बे चार बावन्न छयालिस एक सय चौरात्तर सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक द्वारा एकै साथ रंगीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस खाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन